नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझनकारमा प्रविधि कक्षका आत्मीय मित्र रिजन अनि म छु तपाईँको साथमा रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच हर्ज अनि यो कार्यक्रम लोकझनकार हामी हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको यो समयलाई लिएर उपस्थित हुने गर्दछौँ र हरेक दिन फरक कुराहरू हामी लोक झरकारमा गर्ने गर्दछौँ आज शुक्रबारी बसाई शुक्रबारी बसाईमा लोक सङ्गीतका विविध पाठहरूमाथि रहेर छलफल गरिन्छ जानकारी दिइन्छ र सोही अनुरूप आज पनि कार्यक्रममा उपस्थित भएका छौँ र यति बेला भने एउटा सुमधुर भाका सुनौँ त्यसपछि हामी विशेष जानकारीहरूतर्फ लाग्दैछौँ महिना बित्यो बाटो हेर्दा हेर्दै सपनीमा छेउ र देख्छु भनेको होइन निष्ठुरी छटपटीमा रात बित्यो खोल्टे फेर्दा फेर्दै देख्न लागेर बसेको छु बाटैमा पानी दिन बित्यो बाटो सपनीमा छेउ र देख्छु भनेको आइनो निष्ठुरी छटपटीमा रात बित्यो खुल्टे फेर्दा फेर्दै सपनीमा छेउ र छोरी रात बित्यो आज पनि रातो बिट्यो कोल्टे फेर्दा फेर्दै निकै सुमधुर भाका रह्यो यो बिचमा र फेरि पनि तपाईँलाई स्वागत गर्न हामी उपस्थित भइसकेका छौँ मित्र यो असारको क्रम चलिरहेको छ र केही असारे गीतका बारेमा कुराकानी गरौँ यति बेला नेपालमा धान रोप्दा गाइने गीतलाई असारे गीत भनिन्छ नेपालमा खास गरी असार महिनामा धान रोप्ने गरिन्छ रोपाइका बेला कृषकहरूलाई कामको भ्याइ नभ्याइ हुन्छ तैपनि रोपाइमा दिनभर थाकेका बाउसेर रोपारहरू एक अर्कोमा हिलो छापाछाप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सन खोज्दछन् जसले थकाइ परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान पनि गरेको हुन्छ खेतका गरा खोला नाला र खहरीहरूबाट झरेको पानीको छङ छङ आवाजसँगै असारे भाका खोल्दछ असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ असारेलाई पूर्वी क्षेत्रमा रसिया भनिन्छ भने पश्चिम क्षेत्रमा काठे भाका भनिन्छ लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बिचमा अनुप्रासका टुक्राहरू मिलाई अनि मात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ यस भाकामा फाँकीहरू सोह्र सोह्र अक्षरका हुन्छन् र हरेक पाउका दस अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानी भाका गाइन्छ असारे भाकाले थकित वातावरणलाई आनन्ददायी र रोचक पनि बनाइदिने गरेको छ हामी एकैछिनपछि असारे भाका एउटा सुन्नेछौँ र त्योभन्दा अगाडि असारे भाकाका केही जानकारी जुन पूर्वी नेपालको असारे भाका त्यस्तै कडाली क्षेत्रको असारे भाका काठमाडौँ उपत्यकाको असारे भाका अनि तनहुँको असारे भाका विविध ठाउँहरूमा फरक फरक खालका असारे भाकाहरू रहेका छन् जस्तै पूर्वी नेपालमा रोपना रोप रोपारै नानी म पैँचाइ दिउँला बिउ हलीलाई दिउँला एक राते दही बाउसेलाई दिउँ लाग्यो असार मास छिपछिपे हिलो खै लाग्यो फालीमा बुबालाई भनी भुरुल्ली काटे ओइलायो आलीमा यस्ता खालका अब यसलाई गाउने तरिकाले फरक पर्छ अलिकति पूर्वेलीमा अलिकति बढी तानेर गाइएको हुन्छ लेग्रो बढी तानिन्छ त्यस्तै कर्णाली क्षेत्रमा गाइने असारे गीतलाई कर्णालीको स्थानीय भाषामा अम्बाली भनिन्छ कर्णाली क्षेत्रका गीतहरूमा छुपु छुपु रोपी ल्याउँ सिउती सेरा बडी मैका थाना चढी मोती मेरा यहाँ कठैबाट डिलबाट भित्ता काट्यो टरिस बाँचिरहे हाली बाउसे लाखै बारिस यस्तो खालका कर्णाली क्षेत्रमा गाइने असारे गीत छ त्यस्तै काठमाडौँ क्षेत्रमा गाइने असारेमा अझै बढी रूपमा लेग्रो तानिन्छ पहिलो फाँकी झिकेपछि बिचमा अनुप्रासका टुक्का मिलाइ अनि मात्र अन्तिम टुक्को टुप्पो वा फाँकी भन्ने गरिन्छ जस्तै श्री पशुपति श्री गुजेश्वरी उहीमाथि आर्जे घाट बाला जीवनको हातको माला सुक्यो कहिले होला भेटघाट तेन्जिङ शेर्पा हिमाल चढ्यो भन्छन् कहिले होला भेटघाट काफल पाक्यो कोइली डाक्यो नागार्जुनको बनैमा सिरैको फुल सिरैमा सुक्यो आधा सुक्यो मनैमा हरे राम राम हिउँदको घाम आधा सुक्यो मनैमा निकै राम्रो खालको लवजबाट अझ भनौँ यसलाई चुड्का पनि भन्न सकिन्छ करिब करिब थुप्रै कवि साहित्यकारहरूले पनि असार र आफ्नो काव्यमा उतारेका छन् जस्तै संस्कृतका महाकवि कालिदासले असाढस्य प्रथम दिवसीय भनेर नै मेघदूतमा आफ्ना भाव रोचक रूपमा प्रस्तुत गर्ने गरेका छन् त्यसबाहेक महाकवि लक्ष्मीप्रसाद देवकोटा लेखनाथ पौडेल लगायत थुप्रै लेखक कविले पनि विभिन्न कोणबाट असारलाई विश्लेषण गरेको पाइन्छ यति बेला भने असारे भाका गुन्जिसकेको छ यो भाका सुन्छौँ यो भाकापछि छोटो विश्राम विश्रामपछि फेरि पनि आउनेछौँ कार्यक्रम लोक समाजको दर्पण होला रेडियो अर्पण टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चौक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim tea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 एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छपन्न शून्य पैँतालिस website W W W dot H M K Chitwan dot कम किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार स्वागत छ एकैछिनको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज अनि कार्यक्रम लोकझनकारसँगै छौँ र आज हामीले असारे गीतका बारेमा कुराकानी गरिरहेका छौँ असारे गीत भन्ने बित्तिकै तपाईँले यसै पनि बुझ्नुहुन्छ धान रोप्दाखेरि गाइने गीत नै असारे गीत हुन् यो प्रायः धान रोप्ने सिजन असारमा हुने भएको कारणले गर्दा असारमा धान रोपिन्छ त्यो कारणले पनि असारे गीत भनिएको हो नेपालमा जुन रोपाइका बेला कृषकहरूलाई कामको भ्याइ नभ्याइ हुन्छ तैपनि रोपारहरू चाहिँ रोपाइमा अथवा चाहिँ बाउसीहरू रोपारहरू एक आपासमा चाहिँ हिलो छ्यापछ्याप गरी असरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सन खोज्दछन् र हामीले कुराकानी गरेका थियौँ अघि जुन काठमाडौँ उपत्यकाको असारे गीत कर्णाली क्षेत्रको असारे गीत अनि पूर्वी नेपालको असारे गीतको बारेमा कुराकानी गऱ्यौँ र केही असारे गीतका नमुनाहरू म यहाँ प्रस्तुत गर्न लागिरहेको छु जस्तै पछाडि गीत नमु नमुनाका शब्दहरूमा नभित्र खोक्रो नबाहिर बोक्रो गुलियो कसार पुरबै ढोका खोलेर हेर्दा लागेछ असार असार मासको चिजको वस्तु पाकेको खुर्सानी एक चरण असारे भन्देऊ राजै सम्झाउने बिर्साउने असारे मासको दबदबे हिलो छिमालाई घिन लाग्यो पातली नानीलाई फरिया किन्दा छब्बिस ऋण लाग्यो असारे भाकामा प्रेम वियोग व्यथा पीडाका सबै कुराहरू असारलाई भनिए कोटेको चिउरा म कति साँचोला अझै पनि केही शब्दहरू यहाँ बाँकी रहेछ सो कुरालाई म अगाडि सार्छु असारलाई भनी कुटेको चिउरा म कति साँचोला सौताका हात दुई कुड्की भात म कति बाँचोला है सिउने सारकी दाजु फुल भिर्ने सर्किने डाँडेर काटी गएको म त मायाले फर्किने बाटो है माथि बाटो है तल बुढो नि खरायो रूपहार नानी रोप्दै थिए बाउसे नै हरायो असारे भाकामा प्रेम वियोग व्यथा पीडा साथै हाँसेर सबै कुराहरू पाउन सकिन्छ साथमा केही असारे शब्दहरू अन्य जस्तै अगाडि बढाउनु पर्दाखेरि खोल्सा र खोल्सी बाढी है आयो बर्खाको बेलैमा काँधमा हलो हातमा जुवा लागि हुन् मेलैमा मै पनि जान्थेँ हलगोरु साउनु बेसीको खेतैमा लैबारी भाका गाएको सुन्थेँ डाँडा र पाखैमा धानको बिउ हातमा लिई रोप्दी हुन् छुपु छुपु आलीमा बसी गहुँको रोटी खाँदी हुन् कुपु कुपु तारेर माले गुरुले पनि खोज्दै होला खै हाली भनेर रातभरि पाले बस्दैछ हाली डलर सम्झेर बट्टामा भात झोलामा लगाई डलरको खेतीलाई कठुवामा जाँडा मकैको खाजा धानको खेतीलाई यस्ता असारे भाकाहरू यस्तो धेरै शब्दहरू रहेका छन् नेपाली समाजमा प्रचलित रूपमा रहेको र विशेष गरेर तनहुमा गाइने असारे भाकाहरूमा चाहिँ भित्र खोक्रो नबाहिर गोक्रो गुलियो कसार हनुमान ढोका उगारी हेर्दा लागेछ असार छुपुमा छुपु खेतैमा रोपु हातको बिउ छाउन्जेल जे खानु खाइयो जे लाउनु लाइयो बाबाको जिउ छाउन्जेल असारै खाउला दुधिलो मकै साउने खाउला खिर घरमा छैन शीतलु वचन मनमा छैन थिर यस्ता पीडाका कुराहरू लगायत धेरै मर्मका कुराहरू समग्रमा जसरी एउटा तिजको भाकाले नारीहरूको पीडालाई उठान गरेको छ असारको भाकाले पनि त्यसै गरी असारे गीतहरू मार्फत उठाउने गरेको छ र एउटा अचम्म लाग्दो कुरा चाहिँ यहाँनिर हामी के देख्छौँ भने तिज आउनुभन्दा दुई महिना अगाडिबाट तिजका गीतहरू बजारमा आउँछन् त्यसले निकै प्रचार प्रसार पाउँछन् मान्छेको मुखमुखमा झुन्डिन्छन् तर असारका गीतहरूको कुनै पनि त्यति धेरै महत्त्व मिडियाहरूले दिएको पाइँदैन असारे गीतहरूले त्यति चर्चामा ल्याउन खोजेको पाइँदैन वास्तवमा भन्यो भने असार पनि एउटा ठुलो पर्व हो जुन असार पन्ध्र गते धान दिवस मनाइन्छ रोपाई दिवस मनाइन्छ त्यो पनि सानो चाड भने पक्कै पनि होइन किनकि जब देशका सत्तरी प्रतिशत जनता कृषिमा निर्भर छन् भने त्यो देशमा किसानसँग सम्बन्धित कृषिसँग सम्बन्धित चाडबाडलाई अझ बढी महत्त्व दिनुपर्ने हो यी कुराहरूलाई यहीँ छोडौँ आजका लागि कार्यक्रम लोक जानकारीको समय सकिसकेको छ बिदा माग्नुपर्ने हुन्छ जाँदा जाँदै असारे भाका त पृष्ठभूमिमा छँदै नै छ यही असारे भाकालाई अगाडि बढाउँदै हामी बिदा माग्ने तर्खरमा छौँ आजको यस पक्षलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र रिजनलाई धन्यवाद तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार दिँदैछ